हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँको आफ्नै साथी दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर आज पनि उपस्थित भइसकेका छौँ हामी हरेक दिन उपस्थित हुने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा साँझमा र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ आज हामी पुराना नेपाली फिल्मको सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने जमर्को गर्नेछौँ र मिठा मिठा नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा कोही मित्र मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ धादिङबाट के चेपाङ भन्नुभयो धादिङबाट सञ्जय चेपाङ सञ्जयजी सुनाउनुहोस् धादिङतिरको नयाँ नौलो खबर के छ अहिले ठिकै छ दाई के गर्नु र कोदो रोप्दै हो दाई कोदो रोप्दै हुनुहुन्छ खाजा खानु भयो कि नाइ अब खाजा खाने बेला भइसक्यो दाइ आज खेतालो पनि छ अब चिउरा ल्याउने बेला छ हुन्छ सञ्जयजी व्यस्तताको कारणले पनि कार्यक्रममा सहभागी गराइदिनु भएको छ खुसी लाग्छ कसलाई सम्झिन चाहनुहुन्छ बस्ने सम्पूर्ण साथीहरूलाई दाइ होलसेलमा सम्झौँ भने धेरै प्रकार नै साथीहरू नाम लिन सक्ने सम्पूर्ण साथीहरूलाई हुन्छ सञ्जयजी फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला यस्तै गरी माया गर्दै गर्नुहोला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला धादिङबाट सञ्जय चेपाङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पर्या लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना राख्न सक्नुहुनेछ निकै व्यस्तताको कारणले पनि हामीलाई निकै नै माया गर्नुहुन्छ आफ्ना आफन्तजन इष्टमित्रहरूलाई पनि सम्झिनुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा भने पुराना नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ पुराना नेपाली सुगम सङ्गीतलाई हामी कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरू आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ कार्यक्रम हरेक दिन आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र करिब करिब तिन बजीसम्म आउने गर्छ गर्छौँ हामी र त्यसपछि विदा भएर जानुपर्ने हुन्छ तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन इष्टमित्रहरूलाई आफ्ना सम्झना समर्पण राख्नको लागि भने प्राविधिक मित्रले मलाई मिठो साथ दिइराखेको छ प्राविधिक मित्रमा हुनुहुन्छ राज पौडेल र म चाहिँ तपाईँको आफ्नै साथी दिवस मगर र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुर्याएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कामटी को बोल्दै हुनुहुन्छ बाटुली काठमाडौँमा हुनुहुन्छ कि कोराकमा हुनुहुन्छ काठमाडौँमै हुनुहुन्छ अनि कस्तो भइरहेको छ त काठमाडौँको यात्रा एकदमै राम्रो छ हाम्रो भएको छैन अनि तपाईँको नि आज सँगै होला जस्तो छ होइन बाटुलीजी हुन्छ कार्यक्रममा सहभागी हुनुभएको छ कहाँ कसलाई सम्झिन चाहनुहुन्छ सर्वप्रथम हजुरको लागि धन्यवाद अनि मेरो मम्मी बाबाको हजुर अनि मेरो भाइ सन्देश सन्तोष भाइ कुबेर बाबुराम होइन बहिनी सुमित्रा अनि ज्वाई अनि मेरो छोरी सुजिना र श्रीमान र बाटोले भने सुन्ने नजिक सम्पूर्ण साथीहरूलाई सुन्न चाहन्छु हुन्छ बाटोले जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला काठमाडौँबाट बाटुले आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झन राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउँदै गर्नुहोला भने एउटा कार्यक्रममा मिठो साङ्गीतिक आवाजलाई स्थान दिने बेला भएको छ मिठो साङ्गीतिक आवाजपछि कार्यक्रममा फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुलो पाँच मेगा सँगसँगै अर्पण समर्पणको बसाइसँगै रहनुहोला निकै नै पुरानो नेपाली फिल्मको सुगम सङ्गीतलाई हामीले कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचार पछि करिब तिन पचास तिन बजीसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाजमा र कार्यक्रममा आएर आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना राख्न सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट तारा प्रजा ताराजी आजको दिन चाहिँ के कसरी बिताइरहनु भएको छ सुनाउनुहोस् बसी बस भन्नु पर्यो है अनि खानु खानुभयो कि नाइ एकछिन पछि हुन्छ हाम्रो पनि भएको छैन हाम्रो पनि एकछिन पछि हुन्छ ताराजी हुन्छ कार्यक्रममा सहभागी जनाउनु भएको छ क कसलाई सम्झिन चाहनुहुन्छ सर्वप्रथम त हजुरलाई धन्यवाद हजुर गएर मेरो साथीहरू घर परिवार मम्मी mm-hmm. बुवा दाई भाउजू दिदी बहिनी सम्पूर्णलाई तारा भनेर चिनी नचिने सम्पूर्णलाई हुन्छ तारा ताराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट तारा प्रजा आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ र हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गरिराख्नुहुन्छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर पुर्याएर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको आजको बसाइमा भने पुराना नेपाली फिल्मका आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र मिठा मिठा पुराना नेपाली फिल्मका गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ दुईवटा टेलिफोन नम्बर पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुऱ्याएर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू पनि राख्न सक्नुहुनेछ र कार्यक्रममा सहभागी भएर पनि तपाईँले आफ्ना साथीहरूलाई तपाईँ साथीहरूको जन्मदिन परेको छ भने पनि सम्झना समर्पणहरू दिन सक्नुहुनेछ कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रको इसारा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कृष्ण मन्दिरबाट राजा ठाकुर राजाजी के कसरी बितिरहेको छ आजको दिन सुनाउनुहोस् अनि आजको व्यापार व्यवसाय चाहिँ कस्तो भइरहेछ व्यापार व्यवसाय ठिकै छ अनि खाजा खानुभयो कि नै थाहा छैन अब खान लाग्नु भएको छ हुन्छ कार्यक्रममा सहभागी हुनु भएको छ कहाँ कसलाई सम्झिन चाहनुहुन्छ तपाईँलाई धन्यवाद अनि कन्ट्रोलमा हुनुहुन्छ मलाई हजुर अनि रामु आचार्यलाई अनि मलाई चिन्नु नचिन्नु तपाईँलाई हुन्छ राजाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित जनाउँदै गर्नुहोला अहिले छुट्टिन्छौँ नमस्कार त्यति बेला कृष्ण मन्दिरबाट राजा ठाकुर आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई शुभकामना राखेर गइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू पनि राख्न सक्नुहुनेछ तपाईँको आफन्तजन घर परिवार लगायत तपाईँका कुनै पनि साथीहरूको जन्मदिन परेको छ भने पनि जन्मदिनको शुभकामना दिन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा सहभागी भएर कार्यक्रम अर्पण समर्पणको व्यवसायमा पुराना नेपाली सुगम सङ्गीतलाई आज कार्यक्रम कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा पुराना नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार कोराकबाट के भन्नुभयो ओ पर्याकोटबाट गणेश चेपाङ गणेशजी के कसरी बिताइरहनु भएको छ आजको दिन सुनाउनुहोस् बसी बसौ भन्नु पर्यो नि गणेश चाहिँ के गर्नुहुन्छ नि अहिले धान रोप्ने गरेर बस्ने अनि जी कतिको व्यस्त हुनुहुन्छ असारी रोपारमा ठिक ठिकै हुनुहुन्छ हुन्छ व्यस्तताको कारण भए पनि कार्यक्रममा सहभागी हुनु भएको छ खुसी लाग्छ कसलाई सम्झिन चाहनुहुन्छ आज सम्पूर्णलाई तपाईँलाई दादा धन्यवाद अनि कन्ट्रोल हुने दादालाई हजुर अनि यो मनोज चेपाङ हजुरलाई दिनेश चेपाङ हजुर म मङ्गले चेपाङ हजुर मलाई गणेश भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा हुन्छ गणेशजी यस्तै गरी माया गर्दै गर्नुहोला आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थिति जनाउँदै गर्नुहोला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला पर्याकोटबाट गणेश चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा तपाईँ आउन सक्नुहुनेछ र अब अनि कार्यक्रममा एउटा मिठो पुरानो नेपाली फिल्मको सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने बेला भइसकेको छ मिठो सुगम सङ्गीत सँगसँगै हामी एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुनेछौँ रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहज र कार्यक्रम अर्पण समर्पणको बसाइ हामीलाई सँगै रहनुहोला गरी तिम्रै नाम नोट गरेको छु सारा सारा रात सम्झनाको होमवर्क गरेकी छु यो मुटुको पाना भरी तिम्रै नाम नोट गरेको मेरे बात भयो रे गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाढी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर रोड टाढीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य बुबाको चौरासी पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो पूजा सामग्री के बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरेनी चार पर्सामा कालीका पूजा सामग्री छँदै छ नि सत्यनारायण पूजा रुद्रे वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न मेरो आफ्नै मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spares part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर सम्झे सम्झे तिमीलाई यो मनमा सकिन के गरी यो जीवनमा केही गरी यो जीवनमा सम्झी सम्झी तिमीलाई यो मनमा बिर्सन नमस्ते म गायक ससान खणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नि बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको आजको बसाइमा भने पुराना नेपाली फिल्मको सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ जुटपानी चारबाट गणेश भट्ट गणेशजी सुनाउनुहोस् के छ तपाईँको उन्नयनहरू खबर मकै ल्याइयो त्यसो भए तपाईँको घरतिर यसो रोपार भएको छैन रोपे भए त पाखाबारीमा पाखाबारीमा हुन्छ गणेशजी यसो व्यस्तता कारणले पनि हामीलाई सम्झिनुहुन्छ खुसी लाग्छ क कसलाई सम्झिन चाहनुहुन्छ आज हुन्छ गणेशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला जुटपानी चारबाट गणेश भट्ट आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणमा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पर्या लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरू आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ को मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा थोरै प्राविधिकमा गडबड देखाइराखेको छ केही छैन तपाईँसँग कुराकानी रहर अझै पनि मसँग बाँकी नै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर आउन सक्नुहुनेछ र कोही मित्र फेरि पनि हुनुहुन्छ कुराकानी गर्नको लागि हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ नवलपरासीबाट जुना भुजेल हजुर जुनाजी र मेरो फर्स्ट टाइम कुराकानी हो कि जस्तो लाग्यो मलाई तपाईँलाई रेडियो अर्पण एक सय चार पाँच हजमा धेरै धेरै स्वागत छ जुनाजी अनि स्वागत गरेपछि पछिल्लो दिनहरूमा फेरि बिर्सनु भएन नि त हुन्छ आज कार्यक्रममा सहभागी हुनु भएको छ क कसलाई सम्झिन चाहनुहुन्छ हजुर दिदी बहिनी हजुर भाइ अनि सबैलाई सम्पूर्ण हुन्छ जुनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित जनाउँदै गर्नु होला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला नवलपरासीबाट जुन भुजेल आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर परेर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ आजको यो बसाइमा भने पुरानो नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ र प्राविधिक कक्षबाट आयो भने मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँकै आफ्नै साथी दिवस मगर र कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ हेलो हेलो हजुर नमस्कार हजुर खोराकबाट सुमन सुनम सुमन चेपाङ हजुर सुमनजी के गरेर बस्नु भएको छ आजको दिनमा चाहिँ सुनाउनुहोस् हिजो बसी बसौँ भन्नु पऱ्यो है हजुर हुन्छ कार्यक्रममा सहभागी हुनुभएको छ सुनमजी कसलाई सम्झिन चाहनुहुन्छ अनि यहाँ दिलीप दादालाई हजुर हजुर यहाँ कन्ट्रोल दादालाई अनि मलाई सुमन चेपाङ भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा हुन्छ सुनमजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार नमस्ते दादा यति बेला कोराकबाट सुमन चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि छौँ र कोही मित्रलाई फेरि पनि लिनुपर्छ है भनेर प्राविधिक मित्रले इसारा राख्नु भएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट राममायन राममायाजी सुनाउनुहोस् के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सब सबै ठिक छन् आजको दिन चाहिँ के कसरी बिताइरहनु भएको छ नि राम्रै तले बितिरहेछ हुन्छ राम्रोजी कार्यक्रममा सहभागी हुनुहुन्छ क कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ रमाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौ नमस्कार यति बेला भण्डाराबाट राममाया परियार आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुऱ्याएर लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ भनेर म आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो कोही मित्र हुनुहुन्थ्यो विदा भइसक्नु भएको छ भने हामी कार्यक्रमको अन्त्यन्त्यतिर आइपुगेका छौँ कार्यक्रमबाट पनि विदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो धादिङबाट सञ्जय चेपाङ काठमाडौँबाट बाटुले भण्डाराबाट तारा प्रजा कृष्ण मन्दिरबाट राजा ठाकुर र परियाकोटबाट गणेश चेपाङ चिटपानी चारबाट गणेश भट्ट नवलपरासीबाट जुना भुजेल कोराकबाट सुमन चेपाङ र अन्तिममा फोन गर्ने साथी भण्डाराबाट राममाया परियारले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र दिनसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई विशेष आभार व्यक्त गर्दै तपाईँको आफ्नै साथी म दिवस मगर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट ओजेल पर्छु नमस्कार साथी भाइ झर्नेला कर्णेला ए सुन माया गोर्खाली पल्टनमा साथी भाइ झर्नेला कर्णेला ए सुन माया गोर्खाली पल्टनमा छन् किन लन्डनको चिसोले समाउला अनि माया छेउमै बसाल्नु अनि माया छेउमै बसाल्नु फुल फुलेछ जाई जुई चमेली फुल फुलेछ गालाको खाल्टोमा दिल बसेछ गालाको गोरी त सुन मेरो मनको कुरा बुझन यो जन्म तिम्रै लागि हो गोरी त सुन नमस्ते म गायक सन्दीप सिंह तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुत चर्चित हुनु सफल रेडियो रेडियो अर्पण एक सौ चार थुप्लो पाँच मेगा हर्ज के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे अल्मुनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ रत्नगर मनोरञ्जन केन्द्र सबै तनो छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जना स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हंस मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HMK Chitwan dot com अब तपाई हाम्रै बजार बकुल लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailor baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगर बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास